नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलगुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगासँगै इन्टरनेट अनलाइनमा W W dot Galkot FM dot com र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकोट र ताराखोलाका चार सहित बागलुङमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि गलकोट माध्यमिक विद्यालयमा तीन महिने अन्डर जब ओजेटीको तालिम सम्पन्न पाण्डव खाने माध्यमिक विद्यालयलाई पन्ध्र हजार बराबरको मास्क सेनिटाइजर र साबुन हस्तान्तरण गलकुट नगरपालिका वार्ड नम्बर छमा भत्ता वितरण र बागलुङमा भण्डारण तथा गुणस्तर सुधार गर्न स्थानीय व्यवसायीले निर्देशन कोदोको उत्पादन बढाउन किसानले प्रविधि र औजार वितरण ओ दाई दाई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 एकजना पुरुष र बागलुङ नगरपालिका वडा नम्बर एकका त्रिचालिस वर्ष एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ताराखोलाका युवा कुरो रुकुमबाट आएको र बागलुङ नगरपालिकाका पुरुष विदेशबाट आई होम क्वारेन्टाइनमा बसेका हुन् संक्रमितहरूले होम आइसोलेसन र पालिकाहरूको आइसोलेसन कक्षमा राखिएको फोकल पर्सन घिमिरेले बताउनुभयो गलकुट माध्यमिक विद्यालय गलकुट नगरपालिका वार्ड नम्बर तिनमा सञ्चालित तीन महिने अन द जब ओजिटीको तालिम सम्पन्न भएको छ यसई दुई हजार छ्यात्तरमा सम्मिलित बत्तीसजना विद्यार्थीको सहभागितामा गत साउन तेह्र गतिदेखि सञ्चालित तालिम आज सम्पन्न भएको हो तालिमको अवधिमा विद्यार्थीहरूलाई विद्यालयको छत कम्पाउन्ड तथा बगरमा माटो परीक्षण नयाँ प्रविधिको प्रयोग गरी तरकारी उत्पादन गर्ने तरिका लगायतका विषयमा सिप तथा क्षमता विकास गरिएको विद्यालयका सहायक प्रधान रामबहादुर खत्रीले जानकारी दिनुभयो विद्यार्थीहरूले तीन महिनासम्म यस तालिम लिइसकेपछि विद्यार्थीहरू जेटिए पनि बन्न पाउने र कक्षा एघार पनि अध्यापन अध्ययन गर्न पाउने विद्यालयले जनाएको छ तीन महिनासम्म विद्यार्थीले कृषिमा व्यावहारिक र जीवन उपयोगी सिप सिकेको विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्रीले जानकारी दिनुभयो तालिमको अवधिमा नवीन पौडेल भानु गौतम र अमृत भण्डारीले विद्यार्थीलाई प्रशिक्षण गर्नुभएको थियो कार्यक्रम विद्यालयका सहायक उपप्रशिक्षक अनिल गन्धर्वको सञ्चालनमा सम्पन्न भएको थियो गलकोट माध्यमिक विद्यालयका प्राविधिक धार अन्तर्गत बाली विज्ञान कक्षा नौदेखि बाह्रसम्म दुई हजार सत्तरी सालदेखि सञ्चालित रहेको छ Thank you. पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्बर दसमा मास्क सेनिटाइजर र साबुन हस्तान्तरण गरिएको छ विश्वभर फैलिएको कोरोना भाइरस कोभिड उन्नाइसका कारण विश्व आक्रान्त भइरहेको छ हालको विषम परिस्थितिमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लागू गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका दुई हजार सतहत्तर बमोजिम विद्यालयमा सञ्चालित विद्यार्थी सिकाइ सहजीकरण तथा कक्षा एघार र बाह्रको वार्षिक परीक्षा सञ्चालनलाई स्वास्थ्य सुरक्षा सावधानीका दृष्टिकोणले सक्दो सुरक्षित पुर्याउन तुल्याउन टिवा पुर्याउने हेतुले पाण्डवखानी माध्यमिक विद्यालय पाण्डवखानीको सुनपानी निवासी हाल जापानमा कार्यरत तथा पाण्डवखानी समाज जापानका प्रतिनिधि नारायण घर्ती मगर र उहाँकी श्रीमती रूपा घर्तीले जन्मदिनको अवसरमा पन्ध्र हजार बराबरको मास्क सेनिटाइजर र साबुन आफ्ना पुज दाजु प्रसाद घर्ती र सुपुत्र किरे रिकेन घर्ती मार्फत विद्यालयले हस्तान्तरण गर्नुभएको छ यस विषम परिस्थितिमा उहाँको यो सहयोगको लागि पाण्डुकानी माध्यमिक विद्यालय परिवारले यो धन्यवाद ज्ञापन गर्दै उहाँको सुख शान्ति समृद्धि सुस्वास्थ्य उत्तरोत्तर प्रगति र दीर्घ जीवनको कामना गर्दै विद्यालयका प्रधानाध्यापक नवीन भावुकले जन्मदिनको शुभकामना सहित धन्यवाद व्यक्त गर्नुभएको श्रेष्ठ सन्त्यालले खबर पठाउनु भएको छ गलकुट नगरपालिका वडा नम्बर छमा भत्ता वितरण गरिएको छ तिया नजिकीयसँगै एकल महिला ख वर्गका अपाङ्ग गरी एक्काइसजनालाई भत्ता वितरण गरिएको गलकुट नगरपालिका वार्ड नम्बर छका वडा अध्यक्ष नरबहादुर खत्रीले जानकारी दिनुभयो प्रभु बैग सङ्घको सहकार्यमा एक्काइसजना व्यक्तिलाई व्यक्तिहरूलाई दुई लाख पन्ध्र हजार छ सय वितरण गरिएको खत्रीले बताउनुभयो ए बुवा अस्ति के के गहना किन्ने भन्दै हुनुहुन्थ्यो आज म हत्यातिर जान लागेको म लिएर आऊ हुन्छ नानी ल्याएर आऊ गहना त तर ती सबै गहना गोलकोट क्याम्पसको पछाडि नयाँ बन्यो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 समय जगत्तमा जिल्ला प्रशासन जिल्ला प्रहरी घरेलु तथा साना उद्योग कार्यालय उपभोक्ता मञ्च पत्रकार लगायतको संयुक्त टोलीले बजारका एघारौँ स्थान भण्डारको अनुगमन गरेको थियो खाद्य प्रविधि तथा गोर नियन्त्रण कार्यालय बागलुङको संयोजकत्वमा गरिएको अनुगमनको क्रममा केही मिस्तान र भण्डारमा सरसफाइ नदेखिएकोले सुधार गर्न निर् सुझाव निर्देशन दिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बागलुङका प्रमुख केदार पौडेलले जानकारी दिनुभयो बजारमा चाडपर्वको बेलामा गुणस्तरहीन सामान बिक्री गर्ने उत्पादन गर्दा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग गर्ने म्याच सकेको सामान बिक्री गर्ने तथा मूल्य वृद्धि गर्ने प्रवृत्ति मौलाएको हुनाले तिहारमा मिठाई भण्डारलाई केन्द्रित गरेर अनुगमन गरेको बागलुङ नगरपालिकाका सरस्वती रेग्मीले बताउनुभयो अनुगमन टोलीले मिठाई पसलहरूमा सरसफाई समेत नगरेको पाइएकाले सरसफाई गर्न समेत निर्देशन गरिएको छ दुई दिनभित्र सरसफाई र भान्साघरको व्यवस्थापन गर्न निर्देशन दिएको छ यस्तै केही मिस्थान पसल दर्ता बिना सञ्चालन भएकोले एक हप्ताभित्र दर्ता गर्न निर्देशन दिएको छ मिस्थान पसलहरूमा म्याद नागेका पेय पदार्थ कुरकुरे लगायतका सामग्री फेला पारेकाले ती सामग्री जफत गरी नष्ट गरिएको छ विगतका वर्षहरूमा तिहार नजिकिँदै गर्दा मिस्तान व्यवसायीले मिठाई उत्पादन गर्न भ्याइ नभ्याइ हुन्थ्यो तर यो वर्ष कोरोना महामारीले गर्दा व्यवसाय प्रभावित भएको छ सामान्य अवस्था अवस्थाभन्दा करिब पच्चिस प्रतिशतले तिहारमा मिठाईको व्यापार बढ्ने गर्दछ तर कोरोनाले गर्दा यस पटक तिहारमा पनि व्यापार नहुने भएपछि व्यापारीहरू चिन्तित बनेका छन् तिहारको माहौलमा पनि मानिसको भिड निकै कम देखिएपछि व्यापार बढ्ने पर्ने आशा नरहेको मिष्टान्न व्यवसायी संघ बागलुङका अध्यक्ष टिकाराम सापकोताले बताउनुभयो तिहारमा लड्डु पेदा र बर्फी लालमोहन रसबरी तथा गुलाब जामुनको व्यापार बढी हुने गर्दछ जनशक्तिको अभाव र उत्पादनमा भइरहेको गिरावटले निराश यहाँका किसानलाई रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न ढोरपाटन नगरपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ढोरपाटनमा उत्पादन हुने कोदो उवा र जौ लगायतका रैथाने बालीको संरक्षण र प्रवर्धनका लागि नगरपालिकाले लगानी बढाएको हो गाउँका किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्य बाली लगाउने र कोदोको उत्पादन घटाउन थालेपछि नगरपालिकाले तीन वर्ष अघिदेखि कोदो बाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ किसानलाई प्रविधि उपकरण र बिउको प्रबन्ध गरेर कुदोबालीको प्रवर्धनका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले बताउनुभयो स्थानीय जातको बिउने लगाएका किसानलाई लगाउने विधि सिकाइरहेका छौँ जसले उत्पादन बढाउँछ अधिकारीले भन्नुभयो कोदोको सबैभन्दा झन्झटिलो काम भनेको फसल लिने बेला बेलाको हो हामीले किसानलाई सजिलोका लागि कोदो झार्ने मेसिन र सुकाउनका लागि त्रिपाल दिने गरेका छौँ किसानको मागका आधारमा नगरपालिकाले प्रक्रिया पूरा गरेर सामग्रीहरू दिने गरेको छ हालसम्म यहाँका एक जना किसानले कोदो सुकाउनका लागि त्रिपाल पाएका छन् भने समूहमा पन्ध्रवटा कोदो जौ र उहाँ झार्ने मेसिन वितरण गरिएको छ हिजो गरिबका घरमा मात्रै पाक्छ भन्ने कोदो अहिले तारे होटलमा पाकिरहेको छ नगर प्रमुख देवकुमार नेपालीले भन्नुभयो हाम्रो माटोमा फल्ने कोदो बजारका तारे होटलमा पुर्याउने लक्ष्य हो यहाँका किसानले उत्पादन गरेको कोदो काठमाडौँ पोखरा बुटोल लगायतका सहरसम्म पुग्ने गर्दछ पारिवारिक हिसाबले बजार पस्ने कोदो जौ र उवालाई व्यवसायको बनाउने गरी नगरपालिकाले उत्पादनमा सघाउन थालेको नेपालीले बताउनुभयो नगरपालिकाले गत वर्ष पन्ध्र लाख रुपियाँ विनियोजन गरेर कोदो जौ र उवाको संरक्षण तथा प्रवर्धन थालेको थियो तीन वर्षदेखि कार्यक्रम निरन्तर छ यहाँको कोदोको पिठो ब्रान्ड बनाएर प्याकिङमा बजार पठाउने योजना हाम्रो हो कृषि प्राविधिक अधिकारी भन्नुहुन्छ किसानलाई रैथाने बालीको व्यावसायिक उत्पादन गर्न सकिन्छ भनेर उत्प्रेरित गरिरहेका छौँ ढोरपाटनको गहुँ बाली नै कोदो हो त्यहाँ त्यसका अलावा यहाँ जौ र उवा धेरै फल्ने गर्दछ नगरको तथ्याङ्क अनुसार अहिले अहिले ढोरपाटनमा दस मेट्रिक टन कोदो फलेको छ स्थानीय जातको डल्ले र झाप्रे कोदो यहाँ फल्दछ कोदोको विकसित बिउहरू अन्य खाद्य बाली जस्तो नपाइने भएकाले पनि उत्पादन बढाउन कठिन रहेको कृषि प्राविधिकहरू बताउँछन् यहाँ उत्पादन भएको कोदो स्थानीयले ढिडो रोटी जस्ता खानेका अलावा पशु चौपायाको आहारा र घरेलु मदिराको उत्पादनका लागि समेत प्रयोग गर्ने गरेका छन् बागलुङ कोदो उत्पादनका हिसाबले अग्रणी जिल्लाको रूपमा चिनिन्छ उच्च पहाडदेखि बे बेसीसम्म राम्रो उत्पादन हुने कोदो वर्षाको समयमा फल्दछ यस यस यस वर्ष वर्षा राम्रो भएकाले ढोरपाटनका अलावा जिल्लाका अन्य ठाउँमा समेत कोदो राम्रो फलेको कृषि प्राविधिकहरू बताउँछन् बरेङदेखि जिल्ला सदरमुकाम बागलुङ चल्ने सवारी साधनले मन परे भाडा असुलेको व्यापक जनगुनासो रहेको छ बरेङ बजारदेखि गाँजाको दह हुँदै बागलुङ पुग्नको जम्मा सत्ताइस किलोमिटर दूरीमा भाडा दर भने एक हजार लिने गरेको बरेङदेखि बागलुङ जाँदै गरेका यात्रु अनिल थापाले बताउनुभयो निजी सवारीहरूले लिन्छन् नै तर धौलागिरी कालिका यातायात कम्पनी मार्फत सञ्चालन हुने जेपले समेत सोही दरमा धमाधम यात्रु सरप्रसार गरिरहेको छ सवारी साधनले जनताको ढाड सेक्ने गरी भाडा असुल्दै गर्दा सम्बन्धित निकाय तथा सरकारवाला व्यक्तिहरू पनि बेखबर रहेको पाइएको छ सुरुवाती चरणदेखि धौलागिरी जीव व्यवसाय समिति बरेङ शाखा कार्यालयका सञ्चालक तथा बरेङ गाउँपालिका वडा नम्बर एकका अध्यक्ष नरसिंह पुनले नागरिकले निजी जीव निजी पिकअपले मन परी भाडा असुल्दा केही नबोल्ने तर समिति मार्फत चलेका जेपले लिने भाडाको विषयमा नागरिकले सधैँ गुनासो गर्ने गरेको बताउनुभयो बरिङ बाग्लुङ सुत्ने गाडीको भाडा डर विगतमा केही समय भाडा समायोजन पनि भएको तर हाल आएर पुनः सरको भाडा डर लिइरहेको भन्दै बाग्लुङ बरेङ बाग्लुङको भाडा दर पाँच सय तोकिएको र त्योभन्दा बढी रकम लिन नहुने र यात्रुहरूलाई पनि पाँच सय भन्दा बढी भाडा नदिन आग्रह गर्नुभयो वर्षेनी राज्यले बाटो सुधारमा करोडौँ रुपैयाँ खर्च गरेको भन्दै पुनले बाटो पनि पहिलेको तुलनामा धेरैले धेरै नै सजिलो भएको पुलको भनाइ छ तर भाडाको विषयमा भने आफूले पनि एक हजार नै तिर्नु परेको मरण स्मरण गर्दै पुनले गाडी चालकले बर्खा तथा बाटो अप्ठ्यारो भएको वाहनामा नागरिकले लुटिरहेको बताउनुभयो इलाका प्रहरी कार्यालयका प्रमुख दानबहादुर केसीले समिति र सरकारवाला निकाय नागरिकहरूको संयुक्त बैठक राखेर भाडा संयोजन गरिने भयो धौलागिरी कालिका यातायात प्राइभेट लिमिटेडका अध्यक्ष विष्णु प्रसाद अधिकारीले बरिङ बागलुङको भाडा दर एक हजार अत्यधिक महँगो भएको भन्दै बढी भाडा असुल्ने गाडीलाई तुरन्तै कारवाही गर्ने बताउनुभयो अधिकारीले अहिलेको अवस्थामा कुनै पनि वाहनामा बढी भाडा लिन नपाउने भन्दै बढी भाडा लिने सवारी धनी कारवाहीको भागीदार बन्नुपर्ने बताउनु भयो यो रोडमा सवारी दुई हजार त्रिहत्तर वैशाख चौबिस गतिबाट सञ्चालन भएको हो सञ्चालन भएको सुरुवाती दिनदेखि नै सरको भारदार लिएर नागरिकले ब्रम लुट भ्रमण लुट गर्दै आएको भन्दै बरिङ बागलुङ सञ्चालन हुने सवारीहरूको व्यापक आलोचना हुँदै आइरहेको छ यिनै खबर खबरसँगै साँझ सात बजेको गलकुत कामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट र ताराखोलाका चार सहित बागलुङमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि